website W W W dot hotel star banquet dot com at office Kathmandu phone number छयालिस बहत्तर सतहत्तर दुई सय सतासी पुरानो स्वयं पार्टी नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल अब खबर विस्तारमा चुनावको तयारी र पार्टीको आन्तरिक एजेन्डामा छलफल गर्न नेकपा एमाले पोलिट ब्युरो बैठक बस्दैछ अहिले केही बेरपछि पार्टी कार्यालय बल्कमा बस्ने बैठकमा यसअघिको बैठकले तय गरेका नौवटा एजेन्डामा केन्द्रित रहेर छलफल हुनेछ यसअघिको बैठकले चुनाव चुनाव केन्द्रित एजेन्डा तय गरे पनि अन्तिम निष्कर्षमा नपुगेकाले आजबाट थप छलफल गर्ने पोलिट ब्युरो सदस्य रघुजी पन्तले जानकारी दिनुभयो पन्तका अनुसार चुनाव केन्द्रित एजेन्डामा छलफल गर्न यो दोस्रो चरणको पोलिट ब्युरो बैठक बोलाइएको हो बैठकमा आन्तरिक पदपूर्ति कार्यविभाजन पार्टीमा फर्कन चाहने र प्रवेश गर्न इच्छुकका लागि दिने स्थान लगायतका समग्र विषयमा छलफल हुने पन्तले बताउनुभयो नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकमा आज पार्टीले सरकार विरुद्ध गर्ने आन्दोलनका बारेमा छलफल हुने भएको छ सोमबारको बैठकमा केन्द्रीय समिति विस्तार गरेको माओवादीले आज सरकार विरुद्ध गर्ने आन्दोलनका बारेमा छलफल गर्ने भएको हो साथै बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन सरकार विरोधी आन्दोलन र पार्टीको सुदृढीकरण लगायतका विषयमा छलफल हुने प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो नेकपा माओवादी सरकार दस साना दललाई लिएर केही समयदेखि आन्दोलनमा छ सरकारले नागरिकता वितरण र फोटो सहितको मतदाता नामावली सङ्कलन एकैसाथ सुरु गर्ने तयारी गरेको छ गृह मन्त्रालयसँगको समन्वयमा नागरिकता वितरण र मतदाता नामावली सङ्कलन छिट्टै सुरु हुने निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले जानकारी दिनुभयो यसबारे मन्त्रालयसँग छलफल भइरहेको उहाँले बताउनुभयो गृह मन्त्रालयले नागरिकता वितरणका लागि तीन सय पाँचवटा टोली खटाएको छ मन्त्रालयको टोलीसँगै आयोगको टोली पनि खटिने र फोटो सहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी भएको हो बन्दका कारण पश्चिम तराईका दाङ बाँकी बर्दिया कैलाली र कञ्चनपुरमा गाडी चल्न सकेका छैनन् ललितपुरको एक घरमा कम्बरी राखेकी दाङकी सिर्जना चौधरीको गएको चैत्र चौध गति हत्या भएको भन्दै संलग्नमाथि कारवाहीको माग गर्दै थारू संघ संस्था र आदिवासी जनजाति महासंघले बन्द आह्वान गरेका हुन् आन्दोलनरत संघ संस्थाहरूले सिर्जनाका हत्यामा संलग्नलाई राजनीतिक संरक्षण बन्द कमलरी राख्नेलाई जेल चलान कमलरी बालश्रम एन्ड तत्काल घोषणा बेपत्ता कमलरीको खोजीका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् सुनको मूल्यमा गिरावट आउने क्रम आज पनि जारी रहने भएको छ आज प्रतितोला तीन हजार सोमबार प्रतितोला तीन हजार सय रुपियाँ घटेको सुनको मूल्य आज थप चार हजार रुपियाँसम्म घट्न सक्ने अनुमान गरिएको छ नेपाल सुन व्यवसायी सङ्घका अध्यक्ष मणिरत्न साकीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति अंश एक हजार तिन सय सत्ताइस डलरमा कारोबार भइरहेको छ नेपाली समयअनुसार अहिले केही बेरसम्म यही मूल्य कायम रहे नेपाली बजारमा प्रतितोला सुनको मूल्य अडचालिस हजारसम्म झर्न सक्ने साकेले बताउनुभयो पूर्वी चितवनको खैरनीमा निर्माण गरेको प्रहरी ब्यारेक तथा प्रहरी बेट इलाका प्रहरी कार्यालय खैरनीलाई हस्तान्तरण गरिएको छ भवन निर्माण समितिका अध्यक्षले प्रमुख जिल्लाधिकारी र प्रमुख जिल्ला अधिकारीबाट इलाका प्रहरी कार्यालय खैरनीलाई हस्तान्तरण गरिएको हो आज आयोजित एक कार्यक्रमका बीच भवन निर्माण समितिका अध्यक्ष केशव पाठकले प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी र प्रमुख जिल्ला अधिकारी दवाडीले इलाका प्रहरी कार्यालय खैरनीका नयाँ प्रहरी निरीक्षक रमेश पण्डितलाई प्रहरी ब्यारेक तथा प्रहरी बीट हस्तान्तरण गर्नुभएको थियो हस्तान्तरण कार्यक्रममा आर्थिक तथा कार्यप्रगति विवरण प्रस्तुत गर्दै भवन निर्माण समितिका सदस्य सचिव तथा प्रहरी निरीक्षक माधवराज खरेलले करिब दस लाखको लागतमा प्रहरी ब्यारेक निर्माण गरिएको जानकारी दिनुभयो भवन निर्माण समितिका अध्यक्ष तथा उद्योग वाणिज्य संघ खैरणीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक कुमार थापा लगायत विनायकले बोल्नु भएको थियो अमेरिकाको बोस्टन सहरमा बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ एक भन्दा धेरै घाइते भएका छन् घाइते मध्ये केहीको अवस्था चिन्ताजनक रहेको बिबिसीले जनाएको छ घटना बोस्टन म्याराथन टुङ्ग्याउने क्षेत्रमा भएको प्रहरीले जनाएको छ फेडरल ब्युरो अफ इन्भेस्टिगेसनले घटना आतंकवादीले गराएको हुन सक्ने आशंका गरेको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ पहिलो खेलमा किङ्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स तथा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली डेयर बीच प्रतिस्पर्धा हुनेछ पहिलो खेल अपराह सभा चार बजे तथा दोस्रो खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ अवस्था बिहान एघार बजेको अर्पण खबर यति नै ध्रुवराज बिदा भई नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको